हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा गुन्जाने कार्यक्रम मुक्तकमाला लिएर आज पनि म मदन भण्डारी तपाईँहरू समक्ष उपस्थित भइसके मलाई प्रविधि समेसनमा सधैँ चाहिँ कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ हामी रहनेछौ रातको एघार बजेसम्म तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता एकानब्बे दशमलव छ मेघार्समा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएको रहेका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ त्यस्तै गरेर तपाईँले डब्लूब्लूब्लू लग गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ कार्यक्रम मुक्तक मालामा हामी तपाईँहरूले नै पठाउनुभएका मुक्तकरबहरू राख्ने गर्छौं मुक्तकारहरूसँग कुराकानी राख्ने गर्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौं आजको यो अंकमा भने तपाईँहरूले नै मायाले स्नेहले हामीलाई पठाउनुभएका मुक्त खरबहरूको साथमा म उपस्थित भएको छु भन्दा धेरै मुक्त खराबहरू हामीलाई प्राप्त भएको छ तपाईँले योभन्दा अघिल्लो अघिल्लो साताका लागि भनेर पठाउनुभएका मुक्त खराबहरू जुन मैले वाचन गरिराखेको छैन भने म आलो फालो जोड्दै जानेछु तपाईँका मुक्तक हामीसँग सुरक्षित छन् आजको यो अंकका लागि भनेर तपाईँले पठाउनु भएको मुक्तक पनि मैले आजको निर्धारित समयमा राख्न सकिन भने क्षमा चाहन्छु श्रोता म अर्को अर्को पाला पक्कै जोड्नेछु मैले भने नि तपाईँको मुक्तक मसँग सुरक्षित रहनेछ र म आलो पालो जोड्दै जानेछु म धेरै बोल्दिन किनभने तपाईँका मिठा मिठा मुक्तकले नै धेरै कुरा बोल्नेछन् तपाईँहरूकै मुक्तक म कार्यक्रममा आलो पालो लिन्छु ढिला नगरी हामीलाई सुन्दै रहनुहोला भिजन सँगै रहनुहोला मायाको फूल फुलाउन वर्षौं लाग्नेछ मायाको फूल फुलाउन वर्षौं लाग्नेछ यो मन अन्तै डुलाउन वर्षौं लाग्नेछ मुस्कुराउँदै सम्बन्ध तोड्यौ तिमीले अब तिम्रो याद पुलाउन वर्षौं लाग्नेछ यसरी मुक्तक मालाको यो अङ्कमा आउनुभयो मैले कार्यक्रमको शुरूआतमा लिए मुक्तक मुक्तकार सुनिल प्रसाद देवकोटाजीको सुनिल प्रसाद देवकोटा नानाजी भनेर लेख्नु भएको छ कटहरी गाउँपालिका साथ मोरङ उहाँको घर हो आजको यो अंकमा मुक्तकार सुनिल प्रसाद देवकोटाजीका यिनी मुक्तकरपहरूसँगै श्रोता मैले मुक्तकको सिलसिला शुरू गर्न चाहे आजको बसाईमा धेरै मुक्तक मालाका लागि भने नवीन नाम तर मुक्तक लेखनमा भने धेरै अघिदेखि कलम भएका मुक्तकारहरू हुनुहुन्छ सँगसँगै हामीलाई नियमित रूपमा मुक्तक पठाउनुहुने मुक्तकारहरू पनि हुनुहुन्छ म कार्यक्रममा ढिला नगरी अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ श्रोता महावीर विश्वकर्माजीको आशा होला अझै नै मिठो सपना कोर्दो हो भनेर आशा होला अझै नै मिठो सपना कोर्दो हो भनेर यो मनलाई बुझाउन चाहना कोर्दो हो भनेर अब त अक्षर र शब्दलाई नै चर्को लाग्छ होला कति उसैलाई सम्झी भावना कोर्दो हो भनेर यसरी मुक्तक पठाउनुभयो मुक्तकार महावीर विश्वकर्माजीले टोटी उहाँको घर हो अर्को मुक्तक छ उहाँसँग श्रोता राम रावल सागरजीको अत्तरिया कैलाली उहाँको घर हो अबको क्रममा मुक्तकार राम रावल सागरजी हुने जति सबैलाई आज हेर्ने दिन भयो हुने जति सबैलाई आज हेर्ने दिन भयो सँगै बसेर माया र ममता बेर्ने दिन भयो के गर्नु म अभागीलाई कुर्सी औँसी दिन बुबाको तस्विर छुँदै आँसु फेर्ने दिन भयो निकै मार्मिक ढंगले मुक्तकार राम रावल सागरजी अत्तरिया कैलालीबाट मुक्तक मालाको यो अंकमा अर्को मुक्तक मसँग छ सूर्य गिरिजीको माछापुत्रे पाँच कास्की उहाँको घर हो उहाँले भने तीज विशेष मुक्तक लेखेर पठाउनु भएको छ बालक चाहिँ चञ्चलता आउँछ कहाँ जाने खै बालक चाहिँ चञ्चलता आउँछ कहाँ जाने खोइ चाडपर्वले खुसियाली छाउँछ कहाँ जाने खोइ तिजका चेलीबेटी लिन आउँछन् अरूका दाजुभाइ माइती नभई नि जान मन लाउँछ कहाँ जाने खै निकै मिठो ढंगले मुक्तकार सूर्य गिरी आउनुभयो अर्को मुक्तक मसँग छ श्रोता दीपक विश्वकर्मा निर्दोषीको मेलौली नगरपालिका चार तिताबई बैतडी उहाँको घर हो <laughs> जिन्दगीले अनौठो मोड लिएको थाहा हुँदैन जिन्दगीले अनौठो मोड लिएको थाहा हुँदैन आफ्नैले अमृत भने झर दिएको थाहा हुँदैन सुख दुःख गरेर जिन्दगीको यात्रा हिँडिरहँदा हाँस्दा खेल्दा जिन्दगी टुङ्गिएको थाहा हुँदैन हो यो मुक्तक दिपक विश्वकर्मा निर्दोषीको मेलौली नगरपालिका चार तिताबाई बैतडी उहाँको घर हो मैले ठेगाना अघि नै भनिसके अब नै श्रोता हामी कार्यक्रममा पहिलो सांगीतिक कोसेली तपाईँहरू समक्ष राख्नेछौ नरेन्द्र प्यासीजीले गाउनु भएको गीत छ उहाँसँग मंगल विकेजीले लेख्नु भएको हो मंगल विकेजीले नै संगीत भर्नु भएको हो यस सबैका मुक्तक म राख्छु गंगाराम बुढा मगर्जीको मुसिकोट दश पश्चिम उहाँको घर हो गंगाराम बुढा मगर्जीको मुक्तक सुनौ सँगसँगै गीत कविता श्रेष्ठजीले तपाईँहरू समक्ष राख्नु नै हुनेछ अधिकार जमाई अर्कैले छुँदा मन दुखेको हो अधिकार जमाई अर्कैले छुँदा मन दुखेको हो मेरो मनपर्ने चिज मेरो नहुँदा मन दुखेको हो बिहेमा मलाई सम्झी रोकी हो या माइती सम्झेर हिजो भित्र तिमी रुँदा मन दुखेको हो तिम्रो सम्झनामा तिमी किन रोयो भन पर्यो सम्झनामा तिमी किन रोयो भन मेरो तिमीले मनमा राख्ने छु मैले मत रोए रोए तिम्रो सम्झनामा तिमी किन रोयो गङ्गाराम बुढा मगर्जीको मुक्तक मुक्तकसँग सँगै यो मिठो गीत तपाईँले सुन्नुभयो रेडिभिजन खेनापेद सुलभ छ मेगार्समा सुन्नुभयो मुक्तक मालामा म तपाईँहरूकै फरु आलो पालो लिइरहेको छु म पनि तिमी फुलेको फलेको हेर्न मन छ म ओलाए पनि तिमी फुलेको फलेको हेर्न मन छ जताततै तिम्रो सफलताको चर्चा चलेको हेर्न मन छ मित्र सम्झ या शत्रु सम्झ तिम्रो खुसी हो प्रिय मान्छे मलाई मर्नु अघि तिम्रो अहमता ढलेको हेर्न मन छ यो मुक्तक मुक्तकार एसपी असफलजीको खोला तीन गहतेरा सेङ्जा उहाँको घर हो मुक्तकार एसपी असफलजी मिठो मुक्तक लेख्नुहुन्छ आउँदै गर्नुहुन्छ मुक्तक मालामा नियमित रूपमा अर्को मुक्तक मलिन्छु मसँग मुक्तक छ रोशन खड्कासीको दारमा पाँच सल्यान उहाँको घर हो मै ठुलो हुँ मै हुँ भन्दै वीर लुट्नु छ भने मै ठूलो हुँ मै हुँ भन्दै वीर लुट्नु छ भने पालै पालो सबैले आखिर लुट्नु छ भने सत्तामा पुगी समृद्धिका भाषण किन गर्छौ नेपाली भूमि पाउदेखि शिर लुट्नु छ भने निकै नै कडा व्यङ्ग्य मुक्तकार रोशन खड्काजीको दारमा पाँच सल्यान उहाँको घर हो अर्को मुक्तक छ मसँग लोकराज जैसीजीको लम्की चुवाचार कौवापुर कैलाली उहाँको घर हो जेसुकै हो सबको दिनमा मुस्कुराएर बस्नु जेसुकै हो सबको दिनमा मुस्कुराएर बस्नु जीवनमा आएका कठिनमा मुस्कुराएर बस्नु मेरो मायालाई लट्याई अर्कैको भइहाल्यो सानो अब तिमी पढाइको अधीनमा मुस्कुराएर बस्नु लोकराज शैसीसी हुनुहुन्थ्यो उहाँ अर्को मुक्तकमा लिइहाल्छु मसँग मुक्तक छ सुबोध तिवारीजीको ब्यास हो उहाँको घर हो जीवन पल दुःख संघर्षमा चलबलाउनु रहेछ जीवन पल दुःख संघर्षमा चलबलाउनु रहेछ हरेक दिन रात मन मस्तिष्क खलबलाउनु रहेछ सफरका हर पन्नाहरू चरापष्ट फिजिएदेखि अहो बाँच्नकै हेतु जिन्दगी चलबलाउनु रहेछ सुबोध तिवारीजी हुनुहुन्थ्यो मुक्तकार पहिलो पटक हुनुपर्छ अर्को मुक्तक मसँग छ पारस अधिकारीजीको आफ्नै भाषा शैलीको भनेर उहाँले हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ मायागो चिनु च्यापेर काखी कता हिँड्यागा हौ मायागो चिनु च्यापेर काखी कता हिँड्यागा हौ बेला बेला यो मनलाई चाखी कता हिँड्यागा हौ भोलि भेटिकन एउटा कुरा भुन्छु भुनिकन मनका कुरा मनमै राखी कता हिँडेका हौ पूर्वको मान्छेले राम्रैसँग मुक्तको वाचन गरे होला पारस अधिकारीजी मलाई त्यस्तै लाग्छ तपाईँले आफ्नो सम्पर्क ठेगाना भने सँगसँगै लेख्न छुटाउनु भएछ अब नि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौ मसँग मुक्तक भूपेन्द्र जङ परियारजीको रहेको छ सुदूरपश्चिम पश्चिम उहाँको घर हो यो समयमा प्रविधि संयोजनमा गीत रहेको छ मसँग भन्दै हुन्छ कविता श्रेष्ठजीले राजेश पाल राईजीले गाउनु भएको महेश खड्काजीले संगीत गर्नुभएको अनुराग अधिकारीजीले लेख्नु भएको गीत सुन्नेछौ राजेश पाल राईजीको मुक्त सुनौ पहिला भूपेन्द्र जङ परियारजीको तिम्रो आँखामा हल्का हल्का गाजल रहन थालियो तिम्रो आँखामा हल्का हल्का काजल रहन थाल्यो त्यसपछि मेरो मन पनि पागल पागल रहन थाल्यो लसाएर छब छब लाउँछौ वक्र दृष्टि बारम्बार यो मन पनि प्रेममा अति घायल रहन थाल्यो नानीको बिगार्यो जवानीले बिगार्यो जवानीले बिगार्यो जतासुकै तिम्रै चर्चा चल्छ तिम्रै चर्चा चल्छ चर्चा चल्छ भन्दनी बेमानीले भन्दनी जवानीले बिगार्यो जवानीले बिगार्यो नानीको चञ्चले बानीले बिगार्यो मुक्तक मुक्तकसँग संयोगी तपाईँले सुन्नुभयो रेडियो भिजनमा मुक्तक मालामा म तपाईँहरूकै मुक्त हरफहरू लिइरहेको छु मात्र अब सम्झिनु जिन्दगीको नियम नै त हो मात्र अब सम्झिनु जिन्दगीको नियम नै त हो आफू हारेर खुसी दिनु जिन्दगीको नियम नै त हो तिमीलाई गुमाउनु पर्यो भनेर त्यति दुखी छैन कोही भेटिनु छुटिनु जिन्दगीको नियम नै त हो यो मुक्त मुक्तकार नवीन रुचाल सीआरएन लेख्नु भएको छ अमला चौर बाह्र बागलुङ उहाँको घर हो सम्भवत पहिलो पटक हुनुपर्छ नवीन रुचालजी हामीहरू समक्ष आउनुभएको अर्को मुक्त छ मसँग जगत रावलजीको पविनपा पुल्ले तोला साथ अछाम उहाँको घर हो हाल मुम्बई भारतमा हुनुहुन्छ देशमा रोजगार नहुँदा परदेशमै जिन्दगानी सकियो देशमा रोजगार नहुँदा परदेशमै जिन्दगानी सकियो खोज्दा खोज्दै संसारमा सुखको बिहानी सकियो कसलाई नहोला घर परिवार समाजसँगै रमाउने आज भोलि भन्दा भन्दै थाहा भएन जवानी सकियो हो है कसलाई मन हुन्न घर परिवार समाजसँगै रमाउने निकै मार्मिक ढंगले आउनुभयो जगतरावलजी त्यस्तै परदेशको फिना लिएर आउनुभएको छ मुक्तकार राजेश छेत्री निर्दोषी सैन पाचार तारचुला उहाँको घर हो म फर्किन्छु या फर्किन्न परदेश गएपछि म फर्किन्छु या फर्किन्न परदेश गएपछि आइपर्छन् समस्या भिन्न परदेश गएपछि को आफ्ना को पढाइ भनौँ अपरिचित बनियो नसकिँदो रहेछ समाज चिन्न परदेश गएपछि अब परदेश जानु जानुहुन्न भन्दै हुनुहुन्छ मुक्तकार तिलक विश्वकर्माजी भर्खरै भने मैले मुक्तक राखे राजेश छेत्रीजीको हामी मुक्तक सुन्छौं अब तिलक विश्वकर्माजीको बागचोर नगरपालिका चार सलेन उहाँको घर हो हाल भने उहाँ भारतमा हुनुहुन्छ नजौ साथी विदेश नेपालमै सुनखानी छ नजौ साथी विदेश नेपालमै सुनखानी छ बाँसो बारी खन्न सक्ने तिम्रो अझै जवानी छ कृषि प्रधान हाम्रो देश मेहनत गर नेपालमा खेतीयोग्य जमिन प्रशस्त मात्रामा पानी छ तिलक विश्वकर्माजी बागचोर नगरपालिका चार हजुर सल्यानका मुक्तकार अर्को मुक्तक मसँग छ कर्ण किरण बोहराजीको सुदूरपश्चिम डोटी उहाँको घर हो हाल काठमाडौँमा हुनुहुन्छ गरेर सबै काम हतारमा पार लागेन गरेर सबै काम हतारमा पार लागेन अझै पनि बसेर दोधारमा पार लागेन दुश्मन आफन्तै भनेर बसेका रहेछन् यहाँ बस्दा पनि ओढारमा पार लागेन कर्ण किरण बोहराजीको मुक्तक मैले लिएँ अब नि श्रोता हामीहरूको एउटा गीत सुन्नेछु मसँग मुक्तक रहेको छ भावना मन्जुजीको विराटनगर तीन बुद्ध चोक उहाँको घर हो अर्जुन अधिकारीजी र मिलन अमथ्याजीले गाउनुभएको गीत अबको क्रममा मसँग रहेको छ आनन्द अधिकारीजीले यस गीतलाई लेख्नु भएको हो भने शिखर सन्तोषीले संगीत भर्नुभएको हो गीत त म राख्ने नै छु मुक्तक सुनौ पहिला भावना मन्जुजीको मनफरी चलन आँखा फरी रहर बोकेर मनफरी चलन आँखा फरी रहर बोकेर चलिरहे म खरानी भई सदा कष्ट झेलेर रात रोइरहँदा आँसु पुसेनौ कहिले उल्टै रिस देखाएर हिँडिरह्यो सबै पुसेर यो माया पनि हासो पनि नाटक यो आँसु पनि नाटक धोका दिने मान्छेको त आत्मै पनि नाटक यो माया पनि नाटक छोड भन्नु केलाई माला भन्नु अब केलाई पासो भन्नु केलाई मिलन भन्नु अब केलाई बिछोड भन्नु केलाई माला भन्नु अब केलाई पासो भन्नु यो फुल पनि नाटक यो धागो पनि नाटक यो बाटो पनि नाटक यो गल्ली पनि नाटक यो माया पनि नाटक भावना मन्जुजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडिभिजन एकानब्बे दशमलव छ मेगा आर्सको कार्यक्रम मुक्तक मालामा म तपाईँहरूकै मुक्त कर पालो लिइरहेको छु रहेन कति पनि जीवनमा स्वाधीन हुन मन लाग्छ रहेन कति पनि जीवनमा स्वाधीन हुन मन लाग्छ देखेर स्वार्थी दुनियाँलाई हृदयहीन हुन मन लाग्छ दिनानुदिन कोरोना चाहिँ बढेको समस्याहरू देख्दा छोडेर यो सारा संसार बिलिन हुन मन लाग्छ ओहो यो मुक्तक मुक्तकार के आई राजाजीको मेलुङ तीन दोलखा उहाँको घर हो के आइरहेछ मुक्त मुक्तक हरफहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ खुसी लेख्नु भएको छ पोखरा उहाँको घर हो हाल युरोपमा हुनुहुन्छ स्वास्थ्यमा उतार चढाव आए घरमै बस्नु स्वास्थ्यमा उतार चढाव आए घरमै बस्नु अक्सिजनको कमी भए जंगल पस्नु पार्टीको खोल ओढेर गर्दैछन् समाजसेवा कुहिएको खाद्यान्न देलाङ गोरु पटुका कस्नु यसरी सुझाव खुसीजी पोखरा घर युरोपबाट बाँड्दै हुनुहुन्थ्यो अर्को मुक्तक मसँग छ नकेन्द्र विश्वकर्माजीको पञ्चपुरी दश सुर्खेत उहाँको घर हो यार अपुरो छन् थुप्रै छन्द रमाएकै छौ यार अपुरो छन् थुप्रै छन्द रमाएकै छौ पीड़ा हुँदा नि मन्द मन्द रमाएकै छौं उनलाई सुख चाहिन्छ छैन ठुलो महलमा बरु हामी छुपडीमा आनन्द रमाएकी छौ नकेन्द्र विश्वकर्माजी सम्भवत पहिलो पटक हुनुपर्छ है तपाई पनि आउनु भएको हामीहरू समक्ष अर्को मुक्तक छ मसँग मोहन सुवेदीजीको चैनपुर पाँच सङ्खुवा सभा उहाँको घर हो कुराले मात्रै विश्वस्त पार्ने गर्छन् कुराले मात्रै विश्वस्त पार्ने गर्छन् नाटकीय रूपमा सुझार्ने गर्छन् आफू संघर्ष गर्न नखोज्नेहरूले हो अर्काले गरेको पनि बिगार्ने गर्छन् निकै मिठो ढंगले मुक्तकार मोहन सुवेदीजी आउनुभयो शङ्खुवा सभाबाट अर्को मुक्तक समूहसँग मुक्तकार हुनुहुन्छ शुक्रराज लिम्बू सबैभन्दा आफै राम्रो आफै जान्ने आफूलाई सोच्न पुगेछु सबैभन्दा आफै राम्रो आफै जान्ने आफूलाई सोच्न पुगेछु राम्रो छान्नु पर्दा दुनियाँमा आफूलाई आफैले रोज्न पुगेछु भन्नेहरूले त भन्ने गर्थे इमान्दारलाई आदर गर्नुपर्छ सधैँभरि मैले भने नमस्कार गर्दै हत्तेरीका ऐनालाई पो ढोग्न पुगेछु ओहो उहाँ हुनुहुन्थ्यो मुक्तकार शुक्रराज लिम्बू उहाँको घर हो मोरङ अब भने अर्को मुक्तक म लिन्छु श्रोता मसँग मुक्तक छ भीम सुनारजीको गुलरिया आठ बर्दिया उहाँको घर हो हामी सँगसँगै एउटा गीत सुन्नेछौ आनी छोइङ डोल्माजीको आवाजमा रहेको गीत छ मसँग दुर्गालाल श्रेष्ठजीले यस गीतलाई लेख्नु भएको हो न्यू वज्राचार्यजीले संगीत भएको हो मुक्तक सुनु भीम सुनारजीको सँगसँगै हामी गीत राख्ने नै छौं कहाँ पाउँछौ खुसी आफै भित्र पाउँछौ कहाँ पाउँछौ खुसी आफै भित्र पाउँछौ जहाँ मिठो बोल्यौ त्यही मित्र पाउँछौ रूपको मात्र छलछल भएर के गर्छौ निहाल पापी तिमी भित्री चरित्र पाउँछौ फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार झुल्किन्छ है छाया वस्तु अनुसार काँड काँडै संसार फुलको आँखामा फुलै संसार काँडको आँखामा काँडै संसार आवे हिरै नमरोस् राम्रो आँखामा खुल्छ राम्रै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार जुन देखो कालो रातैमा जीवन सङ्गीत सुनुमा सुख पातैमा ताहा ताहा जुन कालो रातैमा जीवन सङ्गीत सुनुमा सुख पातैमा सङ्लो मनमा खुल्छ है सङ्गै संसार आखामा, काढै संसार फुलको आखामा, फुलै संसार काँडाको आखामा काढै संसार फुलको भीम सुनार्चीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगाजको कार्यक्रम मुक्तक मालामा यो पाला भने मुक्तक लिने यो सिलसिला यति मात्रै श्रोता कार्यक्रम मुक्तक माला सुन्दै गर्दा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला at the rate Gmail dot कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ सँगसँगै प्रतिक्रिया पठाउन सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खराबहरू प्रतिक्रियाहरू तपाईँले छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समीसनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति प्रश्नलाई सुटुक्का सम्झाउँदै म मदन भण्डारी जाँदा जाँदै गायक दीपक लिम्बुको आवाजमा रहेको माधव ढकालजीले लेख्नु भएको कैरे सुरेशले संगीत फार्नु भएको यो निकै नै मिठो गीत छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परौँ नमस्कार शुभरात्रि तिम्रै हातले पायो मेरो पतरा तिम्रै हातेले च्यातिन पायो मेरो पत्रा टोक्दै च्यात्यौ तिम्रै ओठको टोक्दै च्यात्यौ तिम्रै ओठको चुम्बन खायो मेरो पत्रा च्याति तिम्रै हातले च्यातिन पायो मेरो पत्रा हाम्रै प्यारको चर्चा चल्यो जता छायो मेरो पत्रा तिम्रै प्यारको चर्चा चल्यो जता छायो मेरो पत्रा टोकै च्यात्यो तिम्रै ओठको टोकै च्यात्यो तिम्रै अठको चुम्बन खायो मेरो पत्र जतिनी तिम्रै हातले न पायो मेरो पत्र It's estoy. मौका ज्यादा खुल्छ यस्तै चाहियो मेरो पत्रा अझै थुक ज्यादा खुल्छ यस्तै चाहियो मेरो पत्रा टोक्दै च्याथ्यो तिम्रै ओठको टोक्दै जात्यौ तिम्रै ओठको चुम्बन खायो मेरो पत्र